यो झरी झरीमा तिमीसँगै रुझ्न पाए जाती हुन्थ्यो यो झरी झरीमा तिमीसँगै रुज्न पाए जाति हुन्थ्यो ओ भानो यो जिन्दगीमा ओ भानो यो जिन्दगीमा मन बुझाउने साथी हुन्थ्यो यो झरीमा तिमीसँगै रुज्न पाए जाति हुन्थ्यो ओढ्ने अरू केही नहोस् ओरपर गाउँ नहोस् गडङगुडुङ गर्दाखेरि कतै लुट्ने ठाउँ नहोस् ओढ्ने अरू केही नहोस् ओरपर गाउँ नहोस् गडङगुडुङ गर्दाखेरि कतै लुक्ने ठाउँ नहोस् बरको आधा आधा उड्न पाए जाती हुन्थ्यो भानो यो जिन्दगीमा ओ भानो यो जिन्दगीमा मन बुझाउने साथी हुन्थ्यो यो झरीमा तिमीसँगै रुझ्न पाए जाती हुन्थ्यो आदि बेरी आओस् बरु मनभरि बाढी आओस् बगाउँदा बगाउँदै बरु कतै छाडी जाओस् आधी बेरी आओस् बरु मनभरि बाढी आओस् बगाउँदा बगाउँदै बरु कतै छाडी जाओस् ओत लाग्ने ठाउँ कतै नभइदिए जाति हुन्थ्यो ओ भनयो जिन्दगीमा ओ भनयो जिन्दगीमा मन बुझाउने साथी हुन्थ्यो यो झरीमा तिमीसँगै रुझ्न पाए जाति हुन्थ्यो